करिब दुई हजार चार सय प्रतिनिधि सहभागी छन् महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही चौबिस गति सकिने तय गरिएको छ सत्तारूढ़ नेपाली कंग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ बैठक पार्टी कार्यालय सानेपामा अपरान्न चार बजे बस्नेछ बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले बताएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको थियो नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ पार्टी कार्यालय बुद्धनगरमा बिहान एघार बजेपछि बस्ने बैठकमा अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रम चन्द विप्लवले पेश गरेका छुट्टा छुट्टै राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् बैठकमा हिजोसम्म तेइसजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकेकाले बैठक अझै केही दिन लम्बिने भएको छ अध्यक्ष मोहन वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अनुसार नै अगाडि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइ नसकेको विश्लेषण सहितको राजनैतिक प्रस्ताव पेश गर्नु भएको छ भने सचिव चन्दले फरक ढङ्गबाट जनयुद्धमा जानुपर्ने प्रस्ताव सहितको तेइस पृष्ठ लामो राजनैतिक दस्तावेज पेश गर्नु भएको छ चन्दले दस्तावेजमा सरकार सदन र सडकबाट संघर्ष चर्काउनु पर्नेमा जोड दिनु भएको छ सुरक्षा सम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक काठमाडौँमा सुरु हुँदैछ बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचार विमर्श हुनेछ परामर्श समूहको बैठक वर्षेनी नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ दुई दिनसम्म चल्ने बैठकमा भाग लिन तेइस तेह्र सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर शुक्रबार नै काठमाडौँ आउनु भएको छ बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले गर्नुहुनेछ बैठकमा दुवै मुलुकका परराष्ट्र कानून रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् युवाहरूलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न प्रभावकारी युवा स्वरोजगार नीति बनाउनु पर्नेमा सरकारवालाले जोड दिएका छन् राष्ट्रिय युवा महासंघ नेपाल नेफोनले गरेको राष्ट्रिय कार्यशालामा एकीकृत माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले स्वरोजगार कोषले हालसम्म लाखौं युवालाई स्वरोजगार बनाएर उद्यमी युवा तयार गर्नुपर्नेमा विभिन्न अवरोध र स्पष्ट नीति अभावमा त्यसो हुन नसकेको बताउनुभयो राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर यज्ञ बहादुर कार्की एकिले मुलुकको राजनैतिक अस्थिर हुनाले यथोचित प्रगति हुन नसकेको र योजनाहरू समेत अधुरा हुने गरेको बताउनुभयो राजनीति स्थिर भएमा मात्र दिगो विकासको प्रयास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 जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर पानी पर्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ मौसम रिसप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नु न किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार पोल्याण्डको दक्षिणी भागमा भएको एक सानो विमान दुर्घटनामा एघार जनाको मृत्यु भएको छ प्यारासुट क्लबका सदस्यहरू बगेको सो विमान मा बाह्रजना सवार थिए दुर्घटनामा एकजना बाँच्न सफल भएको अधिकारीहरूले जनाएका छन् उता इस्लामिक लडाकु समूह बोकोरामका लागि महिला सदस्य नियुक्त गर्दै हिँड्ने तीन महिलालाई पक्राउ गरिएको नाइजेरियाको सेनाले जनाएको छ उनीहरूले विधवा र युवा महिलालाई बोकोरामका सदस्यसँग बिहे गराउने बाछा गर्दै जालोमा पार्ने काम गरेको खुलेको छ आतंकको भरमा प्रभाव जमाएको सुसम्मले महिला शाखा पनि खोलेको सेनाले जनाएको छ स्थानीय पत्र पत्रिकाका अनुसार उनीहरूको नाम हाफसाथ उस्मान बाको जैनब इद्रिस र आयसा अबु बाकर रहेको छ प्रतिम ठूलो समर्थन रहेको उत्तरी नाइजेरियाको माइदोगुरीमा भएको सामूहिक पक्राउमा परेका महिलाहरू मध्येका उनीहरू हुन् उनीहरू सो समूहको गुप्तचर सेलका सदस्य भएको सेनाले बताएको छ सो विद्रोही समूहले गत अप्रेलमा बर्न राज्यको चेबोक शहरबाट पक्राउ गरेको दुई सय भन्दा बढी छात्रलाई अझै मुक्त गरेको छैन ती स्कुले बालिकाको साटो हरामले आफ्ना लडाकु र त्यसका नातेदारको रिहाईको माग गरेको छ सरकारले यो मागलाई अस्वीकार गरेको छ राजधानी अबुजाबाट बीबीसीको बेल रोसको अनुसार हरामले सो हिंसामा महिलालाई अझ बढी सक्रिय गराउन खोजे खोजिरहेको देखिन्छ उनीहरूले अहिलेसम्म राजधानी अबुजा स्थित राष्ट्रसङ्घीय केन्द्रीय कार्यालय र प्रहरीमाथि आक्रमण गरिसकेका छन् खेल समाचार अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् गैराती भएको खेलमा अर्जेन्टिना बेल्जियमलाई एक शून्य गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो भने नेदरल्याण्ड्सले कोस्टारिकालाई ट्राइबेकरमा चार तीन गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो जितसँगै अर्जेन्टिना चौबिस वर्षको लामो यात्रापछि पहिलो पटक सेमी फाइनलको यात्रा तय गर्न सफल भयो यसअघि सन् उन्नाइस सय नब्बेमा भएको विश्वकप प्रतियोगितामा अर्जेन्टिना सेमी फाइनलमा पुगेको थियो अर्जेन्टिनाले विश्वकपमा दुईपटक उपाधि हासिल गरिसकेको छ सन् उन्नाइस सय अठहत्तर उन्नाइस सय छयासीमा भएको खेलमा उसले उपाधि हासिल गरेको हो अर्जेन्टिनाको जितमा गोन्जालो हिग्वानी नायक बने उनले खेलको आठ मिनटमा गोल गरेको गोल नै अर्जेन्टिनाका लागि निर्णायक साबित बन्यो खेल अवधिभर गोल फर्कन निकै प्रयासरत बेल्जियम खेलको अन्तिम मिनटसम्म गोल फर्कन नसक्दा प्रतियोगिताबाट बाहिर बाहिरिन बाध्य बन्यो सोटोले अठाइस वर्षपछि पहिलोपटक क्वार्टर फाइनलमा प्रवेश गरेको थियो यसैगरी नेदरल्यान्ड्स र कोसारिका बीच भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो त्यसमा पनि दुवै टोलीलाई गोल दुवै टोलीबाट गोल्न भएपछि खेल ट्राइबेकरमा पुग्यो नेदरल्यान्ड्सको जितका लागि सब्स्टिच्युट गोलकिपर टिम क्रुलले दुई प्रहारलाई जोगाएपछि नेदरल्यान्ड्सको जित सुनिश्चित हुन पुगेको थियो खेलको थप तीस मिनटको अतिरिक्त समयको अन्तिम मिनटमा जास्पर सेलेसनको सट्टामा मैदान प्रवेश गरेका क्रुलले कोस्टारिकाका कप्तान ब्रायन रुडर्स र माइक कल उमानाको पेनाल्टी बललाई रोकेपछि नेदरल्यान्ड्सको जित सुनिश्चित भएको हो नेदरल्यान्ड्सको जितमा रोबेन भानपर्सी आर्जेन रोबेन बेल्सले स्नाइडर र डक कुएटले पेनाल्टी सुटआउटमा गोल गरेका थिए यस्तै कोष्टारिकाका लागि सेल्सो बोर्गेस जियान कार्लो गोन्जालेज र बोलानोस बोलानोसले गोल गरेका थिए सन् दुई हजार दसमा भएको उन्नाइसौं संस्करणको विश्वकप फाइनलमा नेदरल्याण्ड्स स्पेनसँग एक शून्य गोलन्तले पराजित हुँदै उपविजेता बनेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको महाधिवेशनको बन्द सत्रमा आज केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेश हुँदै कंग्रेस पदाधिकारी बैठक आज पनि बस्ने सुरक्षा सम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक काठमाडौँमा शुरू हुँदै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न प्रभावकारी युवा स्वरोजगार नीति बनाउनु पर्नेमा सरकारवालाको जोड पोल्याण्डमा भएको विमान दुर्घटनामा एघार जनाको मृत्यु बोकोहरामका लागि महिला सदस्य नियुक्त गर्दै ने तीन महिला नाइजेरियामा पक्राउ र अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश हवस्त बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार